आजको पहिलो गुल्मी पिक्चरमा भुजेल समुदायको पन्ध्र सय उन्नाइसौँ भुजेली पर्व विशेष कार्यक्रम जोड्न गइरहेका छौँ आज सदरमुकाम तमगासको एभरग्रिन पार्टी प्यालेसमा सम्पूर्ण भुजेल एक हौ भन्ने मूल नाराका साथ गुल्मी जिल्लाका भुजेल समुदाय सहित विभिन्न जिल्लाबाट आउनुभएका भुजेल बन्धु र चेलीहरूले आज परम्परा अनुसारको पूजापाठ गरेर यो पर्व मनाउनु भएको छ र यो पर्व जसरी अन्य जातिहरूले आफ्नो कुल पूजा गर्छन् त्यसै गरेर नै यहाँ पूजा गरिँदैछ हामी यस पूजातर्फ पृथिवीनांको चापहन अदाय बेतमुना ए बेतने पृथ्वी का सप्त प्राणील नांकोल विभिन्न रंग सुभाषित रोलम काय अभिरल में सुगंधित ए बेत ए जीवन बाले छाक बेत नांको अर्धना रहना नीच कृत जोर बेत सेवानंग है शिवा दमनी कुशनी चोबो नकाए दियो एबे त कला पगरु पहाङ थापते रहाते मुना गत दियो कथोम च्याको ल्याम थोम हौ नौ च्याको कार्य त्रै त थाङो पार लगनाओ अन्धकार रूपी अज्ञान तकाई हत्याई बेत ज्योति रूपी ज्ञान फैलाए बेत गाची का भोला रहाला गाची का गलती रहा लल्याम बिरायाला निकाय बालक का समझा त माफी भयो निशक्त भेटिन्जेल हामी अन्य समुदायको जस्तै कुलपूजा जस्तै मानिने आफ्नै धर्म संस्कृति पूजापाठ आराधनामा थियौँ र अब हामी भुजेल जातिहरूको पहिचान भाषा संस्कृति के हो त यस विषयमा भुजेल जाति संस्कार संस्कृति अध्ययन मञ्चका केन्द्रीय अध्यक्ष लक्ष्मण भुजेलसँग सोध्न गइरहेका छौँ यहाँलाई हार्दिक स्वागत छ धन्यवाद यो भुजेल जाति भन्न बित्तिकै पश्चिमेलीहरूले मगर हुन् भन्ने बुझ्छौँ यो के हो खास मगरै हो या अरू के हो अब हाम्रो अध्ययनमा मगर र भुजेलहरू अलग अलग हुन् भन्ने ठम्याइ छ किनभने त्यहाँका बासिन्दाहरूका अनुसार भुजेल त्यो ठाउँका सबैभन्दा प्राचीन बासिन्दा हुन् है जति बेला भुजेलहरूको त्यहाँ बसोबास थियो त्यति बेला मगरहरूको त्यहाँ कुनै पनि प्रकारको अस्तित्व थिएन र मगरहरू त्यो ठाउँमा थिएनन् र अब यो तथ्यले के जनाउँदछ भने भुजेल र मगरहरू अलग अलग जाति हुन् केही कुराहरू जस्तो अब हामीमा सामिप्यता छ जस्तो अब वैवाहिक कुराहरू केही मिल्न सक्दछ अब प्रकृति पूजाको रूपमा चाहिँ केही कुराहरू मिल्न अब सक्दछ त्यही अब भाषाको बारेमा केही दुई चार शब्दहरू तपाईँको चाहिँ काहीँ कतै मिल्न सक्दछ यी कुराहरू चाहिँ सामान्यतया मिल्ने कुराहरू हुन् तर अब मूल रूपमा जातिगत हिसाबले भन्ने हो भने चाहिँ उनीहरूको उत्पत्ति र हाम्रो उत्पत्तिको थलोहरू र विकासको प्रक्रियाहरू अत्यन्त त्यही फरक छ त्यसैले गर्दाखेरि हामी भुजेल र मगर मगरहरू एकै हौ भनेर हामी भन्दैनौँ यी दुईटा फरक फरक जातिहरू हुन् भनेर अहिलेसम्म हामीले दावी गर्दै आइरहेका छौँ जस्तो मङ्गलिन यस हेर्दाखेरि झट्ट हेर्दाखेरि तपाईँहरू भुजेल र मगर समुदाय एउटै देखिनुहुन्छ र यसो हेर्दाखेरि पूर्वका राई लिम्बू जस्तो पनि देखिन्छ के अन्तर छ कति किराँत वंशजको त होइन के हो के लाग्छ यसो छ अब साँच्चै नै भन्ने हो भने विद्वानहरूका अनुसार जस्तै एकजना ग्लोबर भन्ने विद्वानले के भन्नुभएको छ भने भने सात हजार पाँच सय वर्ष अगाडि नै भोट बर्मेली भाषा बोल्नेहरू त्यो क्षेत्रमा उपस्थिति थियो भनेको छ भोट बर्मेली भाषा बोल्नेहरू चाहिँ किराँत वंश अन्तर्गत पर्दछन् र हाम्रो भाषा पनि भोट बर्मेली भाषा महापरिवारकै एउटा परिवारभित्र पर्दछ र यो अनुहारको विषयमा चाहिँ के हुन्छ भने जस्तो अब विभिन्न ठाउँ परिवेश त्यहाँको हावापानी र सामाजिक वातावरणले पनि केही असर गर्दछ त्यसले गर्दाखेरि यो अनुहार मूलको र होइन मूलको र भनेको चाहिँ अब हाम्रो संस्कृति रीतिरिवाज र हाम्रा चाहिँ भाषा कुराहरू हुन् र अनुहारलाई चाहिँ म गौड ठान्दछु जस्तो तपाईँहरूले यो घरतीहरूलाई पनि तपाईँहरूले भुजेल मान्नुहुन्छ घरती र भुजेलमा के फरक हो यो कसरी जसरी अब किराँतहरू तपाईँको चाहिँ यही यो हिमवत खण्डमा उत्पत्ति भएका कुराहरू सांस्कृतिक विद्वानहरूले उल्लेख गरेका छन् र दिनहरू तपाईँको बसाइ सराईको क्रममा कोही तपाईँको चाहिँ कता कोही कता जाँदाखेरि एउटा समूह तपाईँको चाहिँ बागलुङको आसपास रुकुमको आसपासमा उनीहरू आए र त्यसमध्ये केही निसी गाउँ त्यसै गरेर अर्नाकोट र अहिलेको चाहिँ बोबाङ गाविसमा आएर बसेका छन् र यसले गर्दाखेरि एकै समूहमा आएका भनौँ न एउटै गोत्रका मानिसहरू कोही यो घरती खोलाको आसपासमा बस्नेहरू घरती खोलाको नामबाट चाहिँ घरती हुन पुगे र भुजे खोलाको आसपासमा बस्ने त्यही समुदायका मानिसहरू चाहिँ भुजल हुन पुगे तर यति हुँदाहुँदै पनि भुजल र घरतीहरू बिचको चाहिँ वैवाहिक सम्बन्ध नाता गोताहरू त्यति बेला पनि थियो अहिले पनि छ र अहिले पनि तपाईँको चाहिँ अब हाम्रा नाता गोताहरू घरती पनि छन् हाम्रा नाता गोताहरूमा भुजेल पनि छन् खवास पनि छन् खवास भुजेलहरू अन्तर्गतै पर्छन् खवास पनि भुजेल अन्तर्गत नै पर्दछ भन्ने अब अब हाम्रो ठाउँमा छ तर खवासको बारेमा चाहिँ के छ भने जस्तो थारूहरू पनि खवास छन् है जस्तो अहिले संविधान सभामा एकजना चाहिँ दिलीप खवास गच्छदार भनेर सभासद बन्नुभएको छ अब उहाँले खवास मात्रै लेख्नुभयो भने चाहिँ अब छुट्टिँदैन तर अब उहाँको नाम चाहिँ दिलीप खवास गच्छदार लेखेको नाले स्वत उहाँ थारूमा पर्नुभयो तर अब यो पाहाडे मूलका जति पनि खवासहरू छन् ती पाहाडी मूलका खवासहरूलाई चाहिँ भुजेल भनेर चाहिँ चिन्ने गरिन्छ यसको मतलब तपाईँहरूको उद्गम थलो चाहिँ नि भुजी खोला जो बोबाङको उसमा पर्छ भुजी खोलामा हिजो जन्मेका पुस्ताका छोराछोरी जहाँ छरिएर गए पनि तिनीहरू चाहिँ भुजेल नै हुन् भन्ने तपाईँको ठम्मै हो हाम्रो ठम्मै त्यही नै हो त्यही नै हो तपाईँको अनि यो भुजी खोलाकै कुरा गर्नु पर्दा त्यहाँ भुजी खोला आसपासमा त तपाईँहरूको मङ्गोलियन फेसका मान्छेहरू मात्रै बस्दैन अथवा तपाईँहरू भुजेल मात्रै बस्दैनन् तपाईँहरूको शब्दमा त्यहाँ त ब्राह्मणहरू पनि बस्ने गरेका छन् विभिन्न जातिहरू बस्ने गरेका छन् उनीहरूलाई के भन्ने अब यसो छ तपाईँको त्यसको बारेमा चाहिँ अब मैले के भन्नुपर्छ भने इतिहासमा एउटा साह्रै दुःखदायी घटना भुजेलहरूको समुदायमा चाहिँ घटेको छ जस्तो अब विश्वको इतिहासमा हेर्ने भने जस्तो अफ्रिका अमेरिका महादेशहरूमा जनजातिहरूलाई उपनिवेशवादीहरू र इसाईहरूले उनीहरूलाई निमित्यान्न पारेका छन् उनीहरूको नाम निशान मेटाएका छन् उनीहरूको भाषा संस्कृति रीतिथिति र परम्पराहरूलाई नामै नरहने गरेर मेटाइदिए गरेका छन् त्यस्तै खालको घटना पनि भुजेलहरूको समुदायमा घटेका छ जस्तो तपाईँको विक्रम सम्बत तेह्र सय बहत्तर सालमा रुकुमका चाहिँ संस्थापक राजा डुगर सिंह मल्लका चाहिँ सन्ततिहरूले जुन ढोर पाटन छ असाध्य उब्जाउ मलिलो भएको हुनाले त्यसलाई कब्जा गर्ने उद्देश्यले यो भुजी राज्यमाथि आक्रमण गरेर त्यहाँका भुजेलहरूलाई मटियामेट गरिदिएछ र त्यहाँका चाहिँ बुढापाकादेखि लिएर केटा केटाकेटी युवा युवती सबैलाई तपाईँको चाहिँ आधारात्मा आक्रमण गरेर उनीहरूको तहस नहस गरिएको छ र त्यसै गरेर त्यहाँ जति तहस नहस भयो जति त्यहाँ चाहिँ भुजेलहरूको चाहिँ रगतको खोलो बगाइयो त्यहाँबाट भागेर गएका मान्छेहरूमा पनि तपाईँको एउटा डर र त्रास के उब्जाइयो भने यहाँबाट जो जो भागेका छन् भुजेल सम्बन्धी चिनारी काहीँ कतै कसैसँग देखियो भने पनि उनी उनीहरूलाई समाप्त गर्ने उनीहरूलाई खतम गर्ने भनेर रुकुमका तत्कालीन राजाहरूको आदेश दियो त्यसो भएको हुनाले त्यो अहिलेको बोबाङ गाविसबाट जो जो भागेर गएका थिए भुजेल बन्धुहरू उनीहरूले पनि आफू मारिने डरले गर्दाखेरि आफ्ना वेशभूषा लगाउन छोडे आफ्ना चाहिँ भाषाहरू बोल्न छोडे त्यसै गरेर आफ्नो चाहिँ संस्कृति संस्कारहरूलाई पनि तपाईँको चाहिँ अप्नाउन छोडे किन छोडे त भन्दाखेरि भुजेल भाषा बोल्यो भने त यो भुजेल हो भनेर चाहिँ उनीहरू मारिने डर थियो अब संस्कार संस्कृतिको कर्महरू गर्दाखेरि पनि अरूले चिन्लान् र हामी मारिन्छौँ भन्ने उनीहरूमा डर थियो त्यसै गरेर अब भाषा बोल्दा पनि हामीलाई भुजेल भनेर चिन्छन् र हामी मारिन्छौँ भन्ने उनीहरूलाई डर थियो र ज्यान जोगाउने उद्देश्यले हो यसले गर्दाखेरि तपाईँको उनीहरू जहाँ जहाँ गए जुन जुन परिवेशमा बसे त्यही परिवेशमा उनीहरू हुर्कन बाध्य भए त्यहीँको रीतिथिति अँगाल्न बाध्य भए त्यहीँकै पोसाकहरू लगाउन आउन बाध्य भए त्यही केही चाहिँ तपाईँको चाहिँ अब गोत्र यी विभिन्न किसिमका चाहिँ थरहरू है धर्म कर्महरू अँगाल्न उनीहरू बाध्य भए र यो कारणले गर्दाखेरि अहिले भुजेलहरूको तपाईँको आफ्नो पहिचान आफ्नो परिचय केही छैन है र अझै पनि धेरै ठाउँमा भुजेलहरूलाई आफ्नै बारेमा यी सबै कुराहरू थाहा छैन र अब हामी यो पहिचान र यो परिचय दिलाउने क्रममा एउटा अभियानको रूपमा अहिले हामी लागिरहेका छौँ त्यस क्रममा अहिले म यहाँ आइपुगेर चाहिँ यसले मलाई लाग्छ सुरक्षा गुल्मीमा भुजेलहरूको परिचय र पहिचान दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने मैले आशा लिएको छु तपाईँहरूको आफ्नै सम्बत पनि पाइयो जस्तो अहिले पन्ध्र सय उन्नाइस यो सम्बत रहन कसरी यसो यो सम्बत चाहिँ होइन कि यो चाहिँ के हो भने तपाईँको अब हाम्रो यो चाहिँ के हो भने विक्रम सम्बत पाँच सय त्रिपन्न सालमा हाम्रो राज्यको चाहिँ स्थापना भएको हो हाम्रो राज्यको स्थापना विक्रम सम्बत पाँच सय त्रिपन्न सालमा स्थापना भएको र हामी सुरुदेखि नै प्रकृति पूजक थियौँ है सूर्य वायु जल जमिन जङ्गल है र त्यसपछि पितृहरूको चाहिँ हामी उपासक हौँ र त्यति बेलादेखि गन्दै आउँदाखेरि अहिले चाहिँ यो वर्ष घोडा वर्ष पर्दछ र यो घोडा वर्ष अन्तर्गत यो पन्ध्र सय उन्नाइसौँ वर्ष पुग्दछ र आगामी साल पन्ध्र सय बिसौँ र तिहत्तरमा चाहिँ पन्ध्र सय एक्काइसौँ वर्ष पुग्दछ र त्यसपछि यो हाम्रो एउटा चाहिँ पुर्खाहरू को सम्मान र इज्जत र त्यसको गर्व गर्ने हाम्रो ठाउँ रहने भएको हुनाले यसलाई हामीले यसरी गर्वको रूपमा गन्दै आइरहेका पनि छौँ अनि यो घोडा पर्व भन्नाले के बुझिन्छ तपाईँको यसो हो तपाईँको हाम्रो चाहिँ बाह्रवटा चाहिँ जनावरहरू ले प्रत्येक वर्ष तपाईँको प्रतिनिधित्व गर्छन् बाह्रवटा जनावरहरूले जस्तै प्रत्येक वर्ष तपाईँको चाहिँ प्रतिनिधित्व गर्दछ है जस्तो तपाईँको चाहिँ योभन्दा अघिल्लो साल चाहिँ सर्प वर्ष थियो त्यसलाई हाम्रो भाषामा रु भन्छन् अब यो वर्ष चाहिँ तपाईँको चाहिँ घोडा वर्ष छ यसलाई चाहिँ हाम्रो भाषामा ता भनेर भन्छन् अब आउने साल चाहिँ तपाईँको चाहिँ लुह र्याम भनेको भेडा वर्ष हुन्छ अझै अब आउने सालमा तपाईँको हाम्रो भुजेल भाषामा युक अथवा बाँदर वर्ष हुन्छ त्यसै गरेर अनि आउँछ चराका गुण व रुष्टर अङ्ग्रेजीमा रुष्ट भन्छन् त्यो वर्ष आउँछ त्यसै गरेर क्रमैसँग कुकुर वर्ष सुँगुर वर्ष मुसा वर्ष गोरु वर्ष अनि बाघ वर्ष बिरालो वर्ष र त्यसै गरेर गरुड वर्ष आउँदछ र यसरी हरेक वर्ष एउटा एउटा जनावरले त्यो वर्षको प्रतिनिधित्व गर्दछ यसको मतलब के हो यो जनावरहरूलाई यसरी वर्ष यसरी हामीले यिनीहरूको संरक्षण सम्वर्धन र यिनीहरूको सुरक्षा हुनुपर्दछ भन्ने हिसाबले हरेक वर्षको एउटा वर्ष चाहिँ यी जनावरहरूको नाममा मान्दै आइरहेका छन् तपाईँहरूको आफ्नै भाषा थियो आफ्नै तपाईँको संस्कृति आफ्नै वेशभूषा थियो भन्ने ऐतिहासिक तथ्य के छ त्यो तथ्य तपाईँको चाहिँ अब म भन्दा पनि जस्तो त्यहाँबाट भागेर आएका सन्ततिहरू अझै पनि तपाईँको तनहुको यो पन्तिश्वर गाविस जस्तो तनहुकै तपाईँको पार्लाङ तनहुकै यो तपाईँको चिम्केश्वरी त्यसै गरेर साउने साउनेटार भन्छन् तपाईँको यी ठाउँहरूमा म भ्रमण गर्न जाँदाखेरि त्यहाँका साथीभाइहरूसँग बुझ्न जाँदाखेरि उहाँहरूको भनाइ के छ भने अब यो भाषा त कसले ल्याए हामीलाई थाहा छैन तर अब हाम्रा बाजे बराजुहरूले यो भाषा बोल्थे है र हामीले त्यही भाषा अहिलेसम्म बोल्दै आइरहेका छौँ हाम्रा चाहिँ नानीहरूले पनि त्यही भाषा बोल्छन् र अब हामीले लगाउने पोसाक पनि यो अब हामीले काहीँ कतैबाट ल्याएको त होइन हाम्रा बाजे बराजेहरूले यही लगाए र हामीले पनि अहिलेसम्म यही लगाउँदै आइरहेका छौँ भनेर उहाँहरूको आधिकारिक भनाइ हो है र त्यो आधिकारिक भनाइ अनुसार नै अहिले अब हामी हाम्रो भुजेलहरूको पोसाक अहिले जसरी मैले लगाइरहेको छु यही नै आधिकारिक पोसाक हो भनेर उहाँले भन्नुभएको छ र त्यसैलाई आधार मान्दै अहिले पनि हामी भुजेलको पहिचानको निम्ति एउटा पोसाक हो यो पोसाक हाम्रो यो भनेर चाहिँ हामी लगाउँदै आइरहेका छौँ जस्तो अब यसलाई कछाड भन्छन् हाम्रो भुजेल भाषामा यो कछाडलाई चाहिँ नाइराक भनेर भन्दछन् नाइराक यो कछाड यो कछाडलाई हाम्रो भाषामा नाइराक भन्दछन् जस्तो यो अब दौरा छ यो दौरालाई चाहिँ हाम्रो भुजेल भाषामा भोटो भनेर भन्दछन् हाम्रो नेपाली केटाकेटीले लगाउने जुन भोटो भन्छ नि त्यो होइन हाम्रो भुजेल भाषामा चाहिँ यो जुन अब दौरा छ यसलाई चाहिँ तपाईँको चाहिँ भोट हो भनेर भन्न चाहन्छ जसरी अब मैले यो अस्कोट लगाइरहेको छु साधारण भाषामा चाहिँ अब अस्कोट भनेर भन्छन् तर अब हाम्रो भाषामा चाहिँ यसलाई हदुलो भनेर भन्ने गर्दछन् जस्तो अब अहिले हामीले यो मैले कालो टोपी लगाएर चाहिँ यो टोपीले चाहिँ हाम्रो भाषामा लुपो भनेर चाहिँ भन्ने गर्दछ तपाईँको यो भाषा संस्कृति अध्ययन मञ्च गठित भएको छ यसले आफ्नो भेट भाषा संस्कृति अभिलेखहरू के खोज्ने काम गरिसक्यो यसो छ तपाईँको अब यसको बारेमा तपाईँको अब हामी प्रयत्नशील छौँ अब त्यो प्रयत्नशील हुँदाखेरि अब हामीले जस्तो भुजेलहरूको बिहेबारी कसरी हुन्छ भुजेलहरूको यो न्वारान कसरी गर्नुपर्छ बिहेबारी कसरी गर्नुपर्छ अन्य सानातिना कर्महरू कसरी गर्नुपर्छ भन्ने विषयमा हामीले भुजेल भाषा प्राचीन कालदेखि बोल्दै आएको ठाउँहरूमा जाँदाखेरि उहाँहरूले जसरी जसरी त्यहाँ गर्दै हुनुहुन्थ्यो हामीले अहिले त्यसरी नै गर्दैछौँ र त्यसलाई चाहिँ हामीले लिपिबद्ध गरेका छौँ त्यहाँ चाहिँ लिपिबद्ध छैन त्यहाँ भन्नाले कहाँ तपाईँको जस्तो तपाईँको चाहिँ र गाविसमा अब जस्तो पार्लाङमा जस्तो साउने टारमा यहाँ चाहिँ अब भुजेल रीति अनुसार नै गर्छन् तर त्यो लिपिबद्ध छैन अब लिपिबद्ध नहुँदा के हुन्छ भने अहिले नेपाली भाषा क्रमशः तपाईँको चाहिँ त्यो प्रचार प्रसार हुँदै जाँदैछ यसले धेरै ठाउँ ओगटि सकेको छ त्यो कारणले गर्दाखेरि हाम्रो भाषा अहिले लोपोन्मुख अवस्थामा छ त्यसो हुँदाखेरि ती मान्छेहरू जो भुजेल भाषा बोल्दछन् तिनीहरू मर्ने बित्तिकै हाम्रो भुजेल भाषा लोप हुन्छ र उनीहरूले गर्दै आएको जुन अब भुजेल पद्धतिको संस्कार हुन्छ त्यो संस्कार पनि क्रमशः लोप हुँदै जाने डरले त्यसको संरक्षण सम्वर्धन गर्नुपर्छ भन्ने हिसाबले त्यहाँबाट लिएर हामीले त्यसलाई चाहिँ लिपिबद्ध गरेका छौँ तपाईँले भन्नुभयो भुजी खोलाबाट गएका त्यति बेला तपाईँको चाहिँ अब निश्चित ब्राह्मण निश्चित तपाईँको चाहिँ मगर है निश्चित तपाईँको चाहिँ राई लिम्बूको कुरो आएन भुजी खोलाको आसपासमा बस्ने के होस् ऊ तपाईँको चाहिँ भुजेल भयो त्यहाँ त्यहाँ त्यति बेला त भुजेल नै भयो अब त्यसलाई चाहिँ अहिलेको दृष्टिकोणले चाहिँ अब हेर्नु भएन है त्यसलाई चाहिँ त्यो बेलाको समय परिस्थिति अनुसार चाहिँ हेर्नुपर्छ अब हाम्रो निश्चित भने चाहिँ के हो भने त्यो भुजी खोलाको आसपासमा बस्ने मान्छेहरू सबै भुजेल है र उनीहरू तपाईँको सांस्कृतिक हिसाबले र भाषाकै हिसाबले र त्यसपछि अनि उत्पादनकै हिसाबले तपाईँको उनीहरू समुन्नत थिए है र त्यो समुन्नत भएको कारणले गर्दाखेरि नै तपाईँको जो छ त्यो रुकुम जाजरकोटका चाहिँ शासकहरूले त्यो समुन्नत समुन्नत ठाउँलाई चाहिँ कब्जा गर्नुपर्छ भन्ने हिसाबले त्यहाँ दुईपल्ट चाहिँ आक्रमण गरिन्छ एउटा चाहिँ राजा दिन्तो हलेको पालेमा विक्रम सम्बत अठार सय पचासदेखि अठार सय नब्बेको बिचमा पनि आक्रमण गरिन्छ त्यति बेला चाहिँ तपाईँको घुइत्रको सहयोगले भुजेलहरूमाथि आक्रमण गरिन्छ त्यति बेला भुजेलहरू धनुषकार चलाउँथे र त्यो घुहेत्रोको कारणले गर्दाखेरि भुजेलहरू त्यहाँ धेरै भुजेलहरू मारिए र भुजेलहरूको हार भयो त्यसपछि उनीहरूले त्यसबाट शिक्षा लिएर एकजना कामी त्यसलाई चाहिँ किटो कामी भनेर चाहिँ भनिन्छ किटो कामीको सहयोगले एउटा तपाईँको चाहिँ तरवार बनाइयो जसलाई चाहिँ हाम्रो भाषामा भुजेली भन्ने गरिन्छ अहिले पनि यो आम जातिहरूले पनि भुजेल भुजेल भन्छन् आमलाई हामी त्यो त्यो काटमार गर्ने चिज हुन्छ भुजेल होइन यसो हो है भुजेलबाट नै भुजेली भएको चाहिँ होइन है त्यो तरवारलाई चाहिँ जुन भुजेलहरूले आक्रमणकारीहरूको विरुद्ध किटु कामीले कामीको सहयोगमा जुन तरवार बनाए माथि अलिकति घुङ घुङ्रिएको हुन्छ है त्यसलाई चाहिँ भुजेली भनियो तपाईँको र त्यो भुजेलीको सहयोगले उत्तरका आक्रमणकारीहरूको विरुद्ध निर्मम तपाईँको उनीहरूको आक्रमणलाई प्रतिरोध गर्दाखेरि उनीहरूलाई सखापै पारियो र हाम्रा भुजेल दाजुहरूले हाम्रा पुर्खाहरूले हाम्रा चाहिँ त्यति बेलाका चेलीबेटीहरू पनि त्यो युद्धमा चाहिँ सहभागी थिए र उनीहरूले आक्रमणकारीहरूलाई सिद्ध्याउँदाखेरि टाउको छप्पा छप गरेर छिनाए र उनीहरूको टाउको जसरी भुइँमा झऱ्यो अहिले पनि त्यो ठाउँमा के देखिन्छ भने टाउको आकृति जस्तो छ त्यहाँ ठ्याक्कै त्यस्तै प्रकारको घाँस उम्रेको छ टाउकोको आकृति जस्तो छ नि त्यहाँको एक प्रकारको घाँस ठ्याक्कै त्यस्तै प्रकारले चाहिँ टाउको आकृति जस्तै भएर त्यो घाँस उम्रेको छ यही तपाईँको भुजी खोलामै होइन त्यो चाहिँ ढोरपाटन ढोरपाटन हजुर त्यो चाहिँ ढोरपाटन जुन अहिले चाहिँ विशाल ठुलो मैदानी छ मैदानी भूभाग छ र यसरी तपाईँको चाहिँ त्यहाँ त्यो जुन प्रत्याक्रमण गरियो त्यो प्रत्याक्रमण गर्दाखेरि चाहिँ भुजेलहरूको अर्को विजय हुन्छ र भुजेल अर्को विजय हुँदाखेरि यो भुजेलीको सहयोगले हामीले हाम्रो धरती मात्र माता हाम्रो चाहिँ तपाईँको चाहिँ अब खेतीपाती हामीले पुनः फिर्ता लियौँ भनेर एउटा हर्ष बनाइ गरिन्छ र त्यो हर्ष बढाइ चाहिँ त्यो तरवार भुजेली राखेर चाहिँ हर्ष बनाइ गरिन्छ र त्यति बेलादेखि चाहिँ तपाईँको यो जुन हर्ष बढाइ छ यो जुन पूजाआजा छ यसलाई चाहिँ तपाईँको चाहिँ भुजेली भनेर चाहिँ नामाकरण गरिँदै आएको त्योभन्दा अगाडि पनि तपाईँको हाम्रा प्रकृतिको पूजा पितृहरूको पूजा गरिन्थ्यो त्यति बेला चाहिँ त्यसलाई हामीले अब भुजेली भनेनौँ त्यति बेला चाहिँ अब पितृपूजा भनेर भन्यौँ तर अब पछि दिन्तो हलेको पालादेखि चाहिँ भुजेलीको सहयोगले आक्रमणकारीहरूलाई चाहिँ पराजित गरेको खुसियालीमा जुन प्रकारको हर्ष बढाइ गरियो अनि त्यति बेलादेखि चाहिँ अनि यसलाई भुजेली भनेर चाहिँ भन्न थालिएको जुन परम्परा अहिलेसम्म हामीले धान्दै आइरहेका छौँ भनेपछि तपाईँहरू यो हिन्दू वंशजको हो या किराँत वंशजको भन्ने अलिक स्पष्ट चाहिँ भएको छैन अब प्रष्ट कुरो के छ भने हामी हिन्दू धर्म अन्तर्गत पर्दैनौँ नेपालमा साँच्चै भन्ने हो भने म त ठोकुवा गरेर के भन्छु भने एघारौँ शताब्दी पछि मात्रै तपाईँको चाहिँ नेपालमा हिन्दू धर्मको प्रवेश भएको हो अब हाम्रो जुन त्यहाँ एउटा चाहिँ अस्तित्व थियो र त्यो अस्तित्व त एघारौँ शताब्दीभन्दा धेरै अगाडिको पाँच सय त्रिपन्न सालदेखिको त्यति बेला अब नेपालमा हिन्दू धर्म प्रवेश गरिसकेका थिएन भन्दाखेरि अब त्यति बेलाका मान्छेहरूले यहाँ कस्ता कस्ता पूजा गर्दै त भन्दाखेरि त्यति बेलाका अब अब हामीले अब किराँत वंशका अब हामीहरूले अब भोट बरेमेली भाषा बोल्नेहरूले विशेष गरेर रुख बिरुवा पहाड पर्वत खोला नदी नाला आफ्ना चाहिँ मृत आत्माहरू जसलाई चाहिँ हामी पितृ भनेर भन्दछौँ यिनीहरूकै विशेष गरेर चाहिँ पूजा आजा गर्ने गर्दथे र एघारौँ शताब्दी पछि मात्रै वास्तवमा चाहिँ तपाईँको चाहिँ यो हिमवत खण्डमा मान्छेले क्रमशः हिन्दू धर्म अङ्गाल्दै आए जस्तो अब छिमेकीहरूमा हिन्दू बस्न आए उनीहरूले रङ बिरङका चाहिँ ढङ्गले चाहिँ पूजा गर्न थाले रङ्गी बिरङ्गी पूजा गर्न थाले घन्टी चाहिँ बजाउन थाले त्यो तपाईँको चाहिँ रमाइलो देखियो र हाम्रा चाहिँ तपाईँको चाहिँ अब किराँत वंशहरू भोट बर्मेले भाषा बोल्नेहरू आकर्षित भयो अब हाम्रो पूजा प्रकृति पूजा तपाईँको रमाइलो हुँदैन तपाईँहरू त पहेँलो टिको लाउनु हुँदैछ होइन अनि त्यसपछि यो पूजा गर्ने ठाउँमा पल्लो पल्लो छेउमा राखिएको बोतल छ नि त्यो ए त्यो बोतल भनेको त तपाईँको चाहिँ रक्सी जाँडको चाहिँ बोतल हो किनभने अब हामी आदिवासी जनजातिहरू त्यो रक्सी जाँड पनि सेवन गर्दछौँ है र अब हाम्रा पितृहरू पनि तपाईँको चाहिँ रक्सी जाँड सेवन गर्छन् त्यसो भएको हुनाले त्यो जनाउनको लागि पनि हामीले रक्सी जाँड उपयोग गरेको तर त्यो त्यहाँ पूजाआजामा राख्नु भनेको अर्थ हामीले त्यो खाएर टिल्ल पर्दै आफ्नो जीवन नै खतरामा पार्नु भन्ने चाहिँ होइन हाम्रो अब परापूर्वकालदेखि चल्दै आएको हुनाले त्यसलाई राखिएको र यसको चाहिँ तपाईँको चाहिँ सदुपयोग गरिनुपर्छ दुरुपयोग गरिनु हुँदैन हामी त के भन्छौँ भने प्रकृतिलाई सदुपयोग गरियो भने यही स्वर्ग छ प्रकृतिको दुरुपयोग गरियो भने यही नै तपाईँको नर्क छ भनेपछि तपाईँहरूको भुजेल जातिहरू कतिवटा जिल्लामा छोडिएको भन्ने तपाईँहरूको अहिले अब मलाई तिनवटा जिल्लामा छैन भन्ने चाहिँ थाहा छ त्यो तिनवटा जिल्ला चाहिँ मलाई पनि ठ्याक्कै चाहिँ याद भएन है मैले अप्ठ्यारो नमानी भन्नुपर्छ है बहत्तरवटा जिल्लामा हामी भुजेलहरू छौँ हिमाली क्षेत्रको तिनवटा जिल्लामा मात्रै तपाईँको चाहिँ अब हामी भुजेल घरतीहरू चाहिँ छैनौँ भुजी खोलाबाट त्यत्रो मान्छे छोरी भ्याइ त त्यति धेरै थिए होला र यसो हो तपाईँको तपाईँको भुजी खोलाबाट पलायन भइसकेपछि त्यहाँबाट अझै पनि उनीहरू सुरक्षित हुनको लागि चाहिँ भारतको सिक्किम अहिलेको चाहिँ तपाईँको दार्जिलिङ अहिलेको कालिम्पोङ यी क्षेत्रमा पनि तपाईँको चाहिँ पलायन भएर गएका छन् हाम्रा भुजेलका छोरा नातिहरू यसरी चाहिँ विभिन्न डाँडा पाखा कुना काप्चा आदिहरूमा तपाईँको चाहिँ छरिँदै ती ठाउँहरूमा बसोबास गर्न पुगेका हुन् भन्ने हाम्रो चाहिँ मान्यता छ हस् धन्यवाद चाहिँ समय दिनुभएको हस् अब म पनि के आग्रह गर्न चाहन्छु भने तपाईँको यो रेडियो कार्यक्रमबाट भुजेलहरूको संस्कृति संस्कार रीतिथिति र भुजेलको इतिहासको बारेमा भुजेल लगायत अन्य विभिन्न जातिहरू को बिचमा प्रचार प्रसार गरिदिने एउटा अवसर दिनुभएकोमा म आभार व्यक्त गर्दछु र आउने दिनहरूमा पनि यसै गरेर भुजेल सम्बन्धी सामग्रीहरू प्रचार प्रसार गरिदिएर भुजेलहरूको माझमा संस्कृति र संस्कारलाई प्रचार प्रसार गरिदिने एउटा ठुलो अवसर र माध्यम जुटाइदिनु हुनेछ भन्ने म आशा व्यक्त गर्दछु र तपाईँको सम्पूर्ण रेडियो युनिट प्रति म आभार व्यक्त गर्दछु धन्यवाद टक्राउन चाहन्छु र तपाईँहरू सबैलाई म न्यानो सेवानुङ सेवानुङ भनेर अभिवादन गर्न पनि चाहन्छु धन्यवाद हवस् धन्यवाद <laughs>